अनि पछि बाबु पनि विदेशबाट आएर उनै छोरी पूजालाई बलात्कार गरे सुनाउ तिनै बाबु छोरी र आमा बीच भएको कुराकानी जसले बाबुबाट छोरी बलात्कार भएको पुष्टि गर्दछ बलात्कार ए बाबा मैले त्यो कुरालाई मैले महसुस गरेँ सकिनँ मैले अवश्य भनेपछि तपाईँ त्यो पछि स्वीकार गरेको हो मैले गरेको हो भनेर भन्नुभएको होइन हो अनि के फुक्यो मैले त्यसलाई फुक्यो पनि भने भन्नुभएको होइन अनि के हो तपाईँलाई यति मेरो सपोर्ट गर्नुभयो तपाईँले के मार्दै खास के देख्नुभयो भन्नु कुरा पूजाले आमासँग भन्नुभयो आमाले त्यो कुरा बाहिर ल्याउन दिएनन् अन्तत पापी कुचेष्टी हजुरबुवाबाट बालिका नातिनी पूजा बलात्कृत भइ नै रहनुभयो खाना पकाएर खाएर सुते सुत्नुखेर त्यसरी नै जाडो भयो भनेर मलाई माथि हिजो भनेर बोलाउनु भयो यति बेला पनि मलाई सबै कपडाहरू खोलेर बलात्कार गर्नुभयो त्यो चाहिँ पछि तेस्रोचोटि गर्दाखेरि थाहा पायो र मैले मेरो यस्तो यस्तो भयो भने मैले मम्मीलाई भन्दाखेरि मम्मीले पनि मलाई उनले दबाउनु दबाउनु भयो डेडी बाहिर हुनुहुन्थ्यो डेडी बाहिर देशमा हुनुहुन्थ्यो मकैमा हुनुहुन्थ्यो पैसा पनि पठाउनु हुन्थेन उतै केटीहरूलाई खुवाएर उतै श्रीमती बच्चा जन्माएको रहेछ हजुरबाट पेन्सन आउँछ तिमीहरूलाई कापी कलम त्यही भएर किन्नुपर्छ भनेर मम्मी मलाई कुरा बाहिर लिएर आयो भने तिमीहरूले डाँडा काट्नुपर्छ भनेर दबाउ भन्नुभयो मैले एउटा महिना राम्रो हुन्छ होला भनेर यो कुरा यो कुरा मेरो मम्मीले सुन्नु भएन बाबु आउलन र गुहार पाउला भन्दै दिन गनेर बसेकी पूजाले विदेशबाट आउन साथ बुवासँग त्यो कुरा गर्नुभयो तर बाबुले समेत बलात्कार गरेपछि अब पूजाका लागि त्यो परिवारमा संरक्षक भन्ने कोही रहेन त्यही काली लाग्दो घटना सुनाउँदै उनै पूजा फर्किनु भयो र एकदम मैले त्यो कुरा सुन्नु भएन ड्याडीलाई भन्दा त ड्याडीले सुन्नुहुन्छ होला भनेर मैले ड्याडीलाई भनेको कुरा अनि एक दिन मेरो बिरा बिराम हुनुभएको थियो हस्पिटलमा अनि कुना जानुपर्ने भएर मम्मी हस्पिटल जानुभयो कुनालाई भनेर त्यही दिनमा मैले ड्याडीलाई यस्तो छ हजुरबाहरूले मलाई यस्तो गर्नुभयो भनेर मैले भन्दाखेरि अनि त्यो दिन त्यो दिन हामी बेलुका खानासाना खाएर तल तल आए रुममा आएर त्यसपछि ड्याडीले बोलाउनु भयो पहिला चाहिँ टिभी होइन भनेर बोलाउनु भयो र हामी गयौँ मेरो दुइटा बहिनी म किनभने भनेर गयौँ अनि त्यसपछि अनि गयौँ अनि त्यसपछि उहाँले मलाई कुरा गर्नु छ होइन भन्नुभयो अनि हो भनेर मेरो ठुलो धेरै ठुलो आशा लिएको थिएँ मलाई ड्याडीले त अब बुझ्नुहुन्छ भनेर मैले ठुलो आशा लिएको थिएँ अनि उहाँले समाज मलाई समाजतिर कुरा गर्नु छ भने होइन भनेर बोलाउनु भयो अनि बोलाइसकेपछि अनि कहाँ हुन्छ यस्तो मेरो बाउले यस्तो गर्नुहुन्छ र भनेर भन्नुभयो अनि मैले हो ड्याडी भनेर भन्दाखेरि खोइ कहाँ कहाँ गएर म चेक गर्छु भनेर मलाई मेरो कपडाहरू सो खोलेर अनि चेक गर्नु पऱ्यो भनेर मलाई मैले त्यहाँ त्यति बेला मैले थाहा पाइसकेको थिएँ अब मलाई ड्याडीले यस्तै गर्नु लाग्यो लाग्नु भएको रहेछ भनेर थाहा पाइसकेको थिएँ अनि मेरो मैले के गर्नुभएको डेरी भनेर चिचाउन खोज्दाखेरि मेरो हातहरू एकदम समातेर मेरो मुखमा कपडा कोचिदिएर मलाई कुटेर मैले कति चिचाउनु खोज्दाखेरि मलाई बाहुलो खुसाइमा कुटेर पिटेर मेरो कपडाहरू सबै छ्यातेर खोलेर त्यतिखेर मलाई एकदमै केही गर्न सकेन त्यतिखेर

मेरो मम्मी अब त बुझ्नुहुन्छ होला भनेर अर्को सल्लाह पनि होला मम्मीलाई मम्मी यस्तो यस्तो भयो भनेर भन्दाखेरि मम्मीले एकदमै मलाई कुट्नु भयो झन् त्यसपछि मम्मीले कुट्न थाल्नु भयो दौडन इज्जत जान्छ यो कुरा छोरी बाहिर देखाइसोरी तिमीले डाँडा काट्नुपर्छ भनेर मम्मीले भने मलाई भित्रभित्र तपाईँको मैले केही भन्न सकिनँ बिमारी भएको बेला पनि धम्पाएर म पैसा भएको मान्छे हो मेरो खुट्टामा रहेछ भने पुरा म मारिदिन्छु ढाका लगाएर मारिदिन्छु तर पनि हेर्दैन पछि पूजालाई असह्य भयो र विष सेवन गर्नुभयो उहाँले विष सेवन गर्नु अघि सुसाइड नोटमा म मेरै हजुरबुवा र बाबुको समेत श्रीमती भएर भन्दा मर्न ठिक ठानेर आत्महत्या गर्दैछु भनेर लेखेपछि मात्र त्यो घटना बाहिर आएको पूजा बताउनुहुन्छ भन्ने कुरा असह्य भएर म कसैले सपोर्ट नगरेर म एक्लो एक्लो फिल फिल भएर मलाई आफ्नै आमा दिने आमा दिने आमा बेउटा आफ्नै हुन्छन् अरू विश्वास विश्वास गर्नु आमालाई विश्वास पाउनुहुन्छ आमाले नै त्यस्तो बिहार बेबु श्रीमती हुनुभन्दा म नै बेस्छ भनेर मैले मेरोलाई भनेर मैले बिस्काएँ त्यो दिन पनि मलाई छुटिरहेको थियो छुटेर म साढे बाह्र बजी उठेको खुट्टी उठेपछि म फ्रेस भएर माथि आउँदाखेरि त्यो घरमै रहेछ बडी घरमै हुनुहुँदो रहेछ मलाई के भयो छोरीमा भने सोध्नु सोध्यो मलाई मेरो जिउतिर छुनु भयो र मैले के भएको छैन ड्याडी भयो भन्दाखेरि कुरा भएर छिरायो मलाई फेरि त्यस्तै व्यवहार गरेर मलाई कुटेर त्यो दिनमा पनि त्यस्तै सबै कपडाहरू खोयो मलाई कुटेर कुटेर त्यो त्यतिखेर पनि मलाई म मर्नु बाहिरको यो छैन भने Mama भनेर म मैले बिस सेवन गरेँ सुसाइड नोटमा चाहिँ म अब मैले सबै कुरा लेखेको थिएँ मलाई हजुरहरूले बाउले बलात्कार गरेर मेरो दिन तस नस पाऱ्यो भनेर अनि मलाई म यो कुरा असह्य भएर म गुसी नत्याउनुभन्दा बेस भनेर मैले बिस खाएको र यिनीहरूलाई मरेर गए पनि यिनीहरूलाई चाहिँ सुझाव होस् मेरो भए होस् भनेर मैले सुसाइड नोटमा देखेको थिएँ त्यही सुसाइड नोट पाएर मेरो दिदीहरूले यो कुरा थाहा पाउनुभयो यसरी विष सेवन गरेकी पूजालाई उपचारका लागि अस्पताल लगियो उहाँले नवजीवन पाउनुभयो नवजीवन पाएकी पूजालाई अस्पतालमै पनि परिवारका सबै सदस्यले त्यो कुरा बाहिर नल्याउन दबाब र धम्की दिइरहे एकदम उहाँहरूको हुन्थ्यो त अनि उनीहरूको हामी निराश गऱ्यो त एकछिन त मेरो युसिँदै होस् फेरि बिसै खालको हुने तर म मार्नु गएर हस्पिटलमा पनि देख्नु भाइले पनि मलाई चोट भाइ आफ्नो दिदी भन्नुभन्दा हुनु हुनुपर्ने हो त्यही भाइले पनि मलाई मलाई मारिदिन्छु तर मारिदिन्छु भनेर फोनमा धम्कायो भाइले पनि कि यौन पिपासु बाबुले धेरै पटक बलात्कार गरेको पीडा सुनाउँदै भक्कानिनु हुन्छ पूजा धेरै थाल्यो बरु मेरो के अरे ठुलो चारवटा छोरी भएको मेरो मन छोरा पाउनु निम्ति बिहा गरेको बिहा गरेको मेरो भाइ भाइ मेरो मम्मीबाट एउटा छोरा भयो मम्मीले चाहिँ भने एउटा भाइ छ त्यहाँबाट त्यहाँबाट बरु मलाई मतलब छैन एउटा भाइ छ त्यसलाई भाइ भाइको लागि पनि त्यो चुब्लाएर चुब्लाउनुपर्छ त्यो अरूले मलाई पछि पछि आएर चाहिँ भन्नुभयो कि मैले खुलाएको थुकेँ मैले उसलाई कुकुर भने उसले स्वीकारेँ भनेर पछि आएर भन्नुभयो तर पनि मलाई मनले यो सोच्नुभयो कि म मलाई सपोर्ट गरेर त के नै हुन्छ र म के नै दिन सक्छु र अघि पनि त्यस्तै व्यवहार गर्ने नदी नखोज्ने छुने हुने सबैतिर छुने भन्ने त्यस्तै व्यवहार देखाएको मलाई यति पीडा हुन्थ्यो यति पीडा हुन्थ्यो मलाई पनि दिदम त्यो रिपिट त त्यस्तै व्यवहार देखाउँदो व्यवहार चाहिँ त्यस्तै खोज्ने छुने ओर्ने त्यस्तो व्यवहार देखाउनुहुन्थ्यो अनि मलाई त माया गर्नुभएको माया भएको होला आफ्नै डेडी ड्याडी हो माया भएको र लाग्थ्यो तर पछि मैले केही भनेन मलाई यत्रो दबाईमा राखेको यति म त्यही कुरो भाइमा हेरिदिनु म के गरेँ सबैलाई मारिदिन्छु तपाईँ मारेको यो कुरा डायरी लेख्छु तपाईँ मारिदिन्छु म भन्नुहुन्थ्यो मैले छाएर गर्नुपर्छ भन्न सक्यो एसएलसी परीक्षामा तिरासी प्रतिशत अङ्क ल्याएकी पूजाले डाक्टर बन्ने सपना साँच्नु भएको थियो विदेशबाट आएका बाबुले छोरीलाई भने ल तैले मलाई यसरी नै माया दिइ नै राख म तलाई क्याम्पस भर्ना गरिदिन्छु डाक्टर बन्ने लक्ष्य थियो भन्दाखेरि कलेज गर्नु गर्नु भन्दाखेरि पनि तर म गरिदिइहाल्छु नि त्यो हरेक इच्छा पुऱ्याइहाल्छु नि तर भने मलाई गरिदिन्छु तपाईँले भने मान्नु म त सबै मसँग आएर सुट भयो भन्थ्यो